अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ अर्पण बहसमा रहेर हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहनेछौँ कुराकानी गर्नेछौँ र आजको अर्पण बहसमा जबरजस्ती चन्दा सङ्कलनको विषयलाई हामीले उठान गरेका छौँ र जिल्ला सम्मेलनको लागि भन्दै एकीकृत नेकपा माओवादी युवा सङ्गठन वाइसिएलले वाइसिएल चितवनले हिजो चन्दा सङ्कलन गरिरहेको अवस्थामा व्यवसायले प्रहरीलाई खबर गरे जबरजस्ती चन्दा उठाइयो भन्दै र प्रहरीले ती वाइसेलका कार्यकर्तालाई पक्राउ गरेपछि ती कार्यकर्ताले प्रहरी वडा प्रहरी कार्यालय नानगढमा आक्रमणको प्रयास समेत गरे त्यसमा वाइसेलका विभिन्न छजना वाइसेलका छजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ र त्यो गिरफ्तारको विरुद्धमा वाइसीले विरोध समेत जनाइराखेको छ र निशर्त रिहाईको माग गरेको छ जिल्ला सम्मेलनको लागि भन्दै उठाउने चन्दा र यसले पार्ने प्रभाव व्यवसायमा पर्न सक्ने नकारात्मक असरका विषयमा हामी कुराकानी गर्दैछौँ हामी कुराकानीको लागि यति बेला वाइसिएल चितवनका जिल्ला संयोजक ईश्वर सापकोटासँग हामी कुराकानी गर्दैछौँ घटनाक्रम के हो र अब यसपछि उनीहरूको तयारी के कस्तो रहेको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ वाइसल जिल्ला संयोजक ईश्वर सापकोटा सुमनसँग ईश्वरजीलाई स्वागत छ रेडियो अर्पणको कार्यक्रम अर्पण बसमा ईश्वर ईश्वरजीलाई स्वागत छ हामी जबरजस्ती चन्दा सङ्कलन र प्रहरीको हस्तक्षेप प्रहरी चौकीमा आक्रमण यो विषयमा कुराकानी गर्न लागिराखेका छौँ वाइसिएल जिल्ला संयोजक ईश्वर सापकोटासँग र उनीहरूले दस भित्रमा आफ्ना साथीहरूलाई रिहाई नगरी जिल्ला बन्द गर्ने समेत चेतावनी दिइसकेका छन् हामी यो विषयमा कुराकानी गर्दैछौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटा सुमनसँग हामी कुराकानी गर्दैछौँ घटनाक्रमका विषयमा र आगामी आन्दोलनका विषयमा हामी कुराकानी गर्दैछौँ वाइसल जिल्ला संयोजक ईश्वर सापकोटासँग ईश्वरजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बसमा हेलो ईश्वरजीलाई स्वागत छ हामी कुराकानीको प्रयासमा रहेका छौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटा हाम्रो सम्पर्कमा हुन्छ ईश्वरजीलाई स्वागत छ हाम्रो सम्पर्कको प्रयास जारी छ र सम्पर्कमा ल्याउने प्रयास हामीले गरिरहेका छौँ जबरजस्ती चन्दा संकलनमा संलग्न भएको भन्दै हिजो साँझ सचिला प्रहरी कार्यालयले छजना वाइसिएलका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी युवा संगठन वाइसिएल चितवनका छजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो पक्राउ गरेको हो र चन्दा संकलनका लागि गएका उनीहरूले जबरजस्ती गरेपछि व्यवसायले नै प्रहरीलाई खबर गरेपछि प्रहरीले वाइसेलका ती कार्यकर्ताहरूलाई पक्राउ गरेको हो र वाइसेल कार्यकर्ताले पाँच हजार मागेको तर व्यवसायले भने आफूले दुई सय रुपियाँभन्दा बढी चन्दा दिन नसक्ने बताएका थिए र युवाहरूको समूह थपिन थालेपछि व्यवसायले सुरक्षाका लागि भन्दै प्रहरी बोलायो र सोही क्रममा प्रहरीले वाइसेल चितवनका क्षेत्र नम्बर तिनका इन्चार्ज तथा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ लगायतका सजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ र यसकै विरोधमा वाइसिएल चितवन आन्दोलित समेत भएको छ र हिजो प्रहरी चौकी वडा प्रहरी चौकीमा समेत आक्रमणको प्रयास गरेका थिए वाइसिएल कार्यकर्ताले सोही क्रममा दुईजना प्रहरी समेत घाइते भएका छन् हामी कुराकानीको प्रयासमा छौँ वाइसिएल जिल्ला संयोजक ईश्वर सापकोटासँग ईश्वरजीलाई स्वागत छ हेलो ईश्वरजीलाई स्वागत छ कार्यक्रम अर्पण बसमा हाम्रो प्राविधिक कारणवश उहाँसँगको सम्पर्क ल्याउने हाम्रो प्रयास जारी रहेको छ प्राविधिक कारणवश उहाँसँगको संवाद हामीले जोड्न सकिराखेका छैनौँ हामी केही बेर व्यावसायिक विश्राम लिनेछौँ त्यसपछि वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँगको कुराकानीका साथमा हामी उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz light camera action हामी नेपाली हाम्रै कट कट होइन फेरि के भयो हेलो ड्रेस डिजाइनर के ड्रेस लिएको यस्तो अलि राम्रो ड्रेस लिनु पर्दैन अब राम्रो ड्रेस खोज्न कहाँ जाने ल ल आजलाई प्याकअप भोलि रत्नगर ड्रेस हायरबाट राम्रो ड्रेस लिएपछि मात्र सुटिङ सुरु हजुर विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू सुटिङ फोटो सेसन लगायत अन्य चाडपर्वको लागि ड्रेस भाडामा चाहिएमा वा किन्नु परेमा हामीलाई सम्झनुहोस् साथमा हरेक प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ सिलाइ बुनाइको काम सँगै ट्रेनिङ पनि दिइन्छ सम्पर्क Ratnagar dress hire and cosmetic centre Ratnagar दुई सिनेमा रोड टाढी चितवन सस्तो फर्निचर सँगै मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न सोह्र एक सय सडतिस र अन्ठानब्बे एक बयालिस उना पचास छ सय बयासी साथीहरू अङ्कीय झै बाँकी छ यात्रा थोरै जटिल छ विचलित हुनु हुँदैन मिल्नु बाहेक विकल्प छैन एकीकृत नेकपा माओवादीको सहायक संगठन एवं कम्युनिस्ट लिङ वाइसिएल चितवन क्षेत्र नम्बर दुईको ऐतिहासिक एकताको प्रथम भेला पार्टीका केन्द्रीय सदस्य कमरेड सर्वोत्तमको प्रमुख आतिथ्यतामा हुने भएकाले निम्न मिति समय र स्थानमा उपस्थित भइदिनु हुन पार्टीका सदस्य वाइसिएल सदस्य समर्थक शुभचिन्तकहरूलाई आमन्त्रण गर्दछौ मिति दुई साउन सोह्र गते समय दिनको एघार बजे स्थान होटल गङ्गोत्री हाइवे रत्नगर एक सौरा आयोजक एवं कम्युनिस्ट लिङ्क वाइसिएल क्षेत्रीय समिति निर्वाचन क्षेत्र नम्बर दुई चितवन लाइसेन्स सहितको पर्सराएको सूचना शहीद स्मृति क्याम्पसदेखि पर्सा जाने क्रममा ठक्कर महत्वको नाममा रहेको सवारी साधनको लाइसेन्स एवं गाडीको महत्वपूर्ण कागजात पत्र सहित यही श्रावण नौ गते दिउँसो एक बजेदेखि हराएको हुँदा फेला पार्नुहुने महानुभावले रेडियो अर्पणको कार्यालय वा अन्ठानब्बे चार एकाउन्न बहत्तर दुई सय अठारमा खबर गरी बुझाइदिनु हुन अनुरोध गर्दछौ फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था राखिएको छ कला र संस्कृतिको उत्थान गरौँ भन्ने मूल नाराका साथ पर्सा कला मन्दिर प्रस्तुत गर्दछ पर्सा साङ्गीतिक साँझ दुई हजार सत्तरी पर्सा साङ्गीतिक साँझ दुई हजार सत्तरी कलाकारहरू कमल खत्री कविता मानन्द तिमी बसेछौ यो श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्नगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मिति दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary fourteen video mixing centre Parsa बजार को स्पोन्सर भीमदेव सुनचादी पसल पर्सा बजार ticket sponsor PC sound and mobile house Parsa बजार sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थोक्लो पाँच मेगा हर्स बेसो टेलिभिजन र चितवन दर्पण साप्ताहिक सह आय मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार सम्पूर्ण फोटोग्राफरहरूमा विशेष निमन्त्रणा सम्पूर्ण फोटोग्राफिक्सहरूको क्षमता अभिवृद्धि तथा फोटोग्राफिक क्षेत्रको विकासको लागि फोटोग्राफिक्स विशेष दुई हजार सत्तरीको निम्न मिति समय र स्थानमा हुने कार्यक्रममा सहभागीका लागि हार्दिक अनुरोध गर्दछौँ मिति यही श्रावण उन्नाइस गते समय दिनको दस बजेदेखि स्थान रोयल सेन्चुरी होटल प्राली नारायणगढ संयोजक प्रकाश शिवकोठी मोबाइल नम्बर अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास पुनश कुशल फोटोग्राफर बन्नका लागि अति उपयुक्त यस कार्यक्रममा भारत तथा पाकिस्तानबाट हुने वरिष्ठ फोटोग्राफरबाट विशेष जानकारी प्राप्त हुने भएकोले अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ सहभागी भई ज्ञान आर्जन गरौ नत्र पछि पराउला नि आवश्यकता पूर्वी हुनकै ख्याति प्राप्त रेमिट्यान्स कार्यालयका लागि निम्न पद र संख्यामा कर्मचारी आवश्यक भएकाले इच्छुक नेपाली नागरिकलाई दरखास्त आह्वान गरिन्छ पद सहायक जना योग्यता परमिणता प्रमाणपत्र तह उत्तीर्ण विशेष दक्षता नेपाली र अङ्ग्रेजीमा कम्प्युटर टाइप गर्न सक्ने निवेदन आइपुग्नु पर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण अठार गतेसम्म सम्पर्क अरुण इम्पेक्स रत्नगर एक सौराहा चोक खैरनी चार चौबिसको टिचोक refresh exact study center job guarantee scholarship our courses diploma in hardware networking electronics 1 years diploma in chip label and laptop repairing 1 years diploma in software engineering 2 years diploma in web designing 6 month diploma in graphic designing 6 month diploma in software 1 years diploma in digital accounting 6 month diploma in digital accounting with tax vat 9 month school level computer teacher training one years contact refresh exact study centre Ratnagar two Tadhi phone zero and five six one three three zero sub office Khairahani चार Parsa Chitwan phone zero five six five eight three seven seven nine form पाइने स्थान हाम्रो पुस्तक पसल Birendranagar Kshitij dental care Jutpani friendly cyber Ratnagar विद्यार्थी पुस्तक पसल Ratnagar smart education centre Bhandara from distribution Application date 2017 0318. Last date 2017 0405. Up to 100% is scholarship. अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस विश्ववासी हामी उपस्थित भएका छौँ कार्यक्रम अर्पण बहसमा र अर्पण बहसमा हामी कुराकानी गर्ने प्रयासमा रहेका छौँ जबरजस्ती चन्दा सङ्कनमा सम्बन्ध रहेको भन्दै चितवन प्रहरीले नानगढबाट एकीकृत नेकपा माओवादी कोइबा सङ्गठन वाइसेल चितवनका सजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ र यसपछि वाइसेल चितवन आन्दोलित बनेको छ उसले दस बजेभित्रमा आफ्ना सहकर्मीहरूको रिहाई नगरे दस बजेदेखि चितवन बन्द गर्ने चेतावनी दिइसकेको छ यो अवस्थामा अब वाइसेल कसरी गाडी बढ्छ र घटनाक्रमका विषय हामी कुराकानी गर्दैछौँ वाइसेल चितवनका जिल्ला संयोजक ईश्वर सापकोटासँग हामी कुराकानीको प्रयासमा रहेका छौँ र हामी कुराकानी गर्दैछौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग घटनाक्रम कस्तो थियो र अब वाइसेल कसरी अगाडि बढ्दैछ आफ्ना सम्मेलनको नाममा चन्दा सङ्कलन गर्नु कतिको जायज छ यो विषयमा हामी कुराकानी गर्दैछौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग हामी कुराकानीको प्रयासमा रहेका छौँ र सजना कार्यकर्तालाई पक्राउ गरेपछि वाइसेल चितवन आन्दोलित बनेको छ र उनीहरूले हिजो वडा प्रहरी नानगढमा आक्रमणको प्रयास समेत गरे शुक्रमा दुईजना प्रहरी समेत घाइते भएका छन् र केही बेर उनीहरूले जिल्ला प्रहरीकारले अगाडि प्रदर्शन समेत गरेका थिए आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि केही बेर गैराती नै प्रदर्शन समेत उनीहरूले गरेका थिए र कोण सभा पनि उनीहरूले गरे र उनीहरूले आज बिहान दस बजेसम्म आफ्ना सहकर्मीहरूको रिहाई नगरे दस बजेपछि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् र उनीहरूले अब जिल्ला बन्दको समेत आह्वान गर्ने घोषणा समेत गरिसकेका छन् र कुनै एक सङ्गठन सङ्घ संस्थाको नाममा सम्मेलन गर्नको लागि जुन वाइसिएल सिद्धुवनले चन्दा सङ्कलन गर्यो जुन जबरजस्ती भनिएको छ र व्यवसायीले दुई सय रुपियाँभन्दा बढी दिन नसक्ने बताएपछि यो अवस्था सिर्जना भएको छ र उनीहरूले पाँच हजारसम्म मागेका थिए वाइसिएल कार्यकर्ताले तर व्यवसायले दुई सय भन्दा बढी चन्दा सहयोग गर्न नसक्ने बताएपछि व्यवसायले प्रहरीलाई खबर गरे र प्रहरीले ती वाइसएलका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको थियो त्यस घटनाकै विषयलाई लिएर उनीहरूले ओडा प्रहरी कारले नानगढमा समेत तोडफोडको प्रयास गरे आक्रमणको प्रयास गरे सुकरमा दुईजना प्रहरी पनि घाइते भएका छन् र आफ्नो जिल्ला सम्मेलनको नाममा सुरु गरेको र चन्दा सङ्कलन गरेको यो घटनाक्रम पछि विकसित रूपले जिल्ला बन्दको समेत आह्वान गर्ने उनीहरूले चेतावनी दिइसकेका छन् हामी कुराकानी गर्दैछौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग ईश्वरजीलाई स्वागत छ कार्यक्रम अर्पण बसमा हामी कुराकानीको प्रयासमै रहेका छौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँगको कुराकानीको प्रयासमा हामी जुटिराखेका छौँ प्राविधिक कारणवश उहाँसँगको सम्पर्क जोडिन सकेको छैन हामी प्रयासमा छौँ ईश्वरजीलाई स्वागत छ हामी कुराकानीको प्रयासमा छौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटा सुमन हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ ईश्वरजी हामी कुराकानी गर्दैछौँ वाइसिएल जिल्ला संयोजक ईश्वर सापकोटासँग जबरजस्ती चन्दा सङ्कलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसेलका छजना कार्यकर्ता पक्राउ गरेको छ यसपछि अब वाइसेल कसरी अगाडि बढ्छ विषयमा हामी कुराकानी गर्दैछौँ ईश्वरजीलाई स्वागत छ कार्यक्रम अर्पण बसमा जुन हिजोको घटनाक्रमका विषयमा हामीलाई सुरुमा जानकारी गराइदिनुहोस् कसरी यो अवस्था सिर्जना भयो ए साउनको उन्नाइस गते यङ कम्युनिस्ट वाइसियरको जिल्ला अधिवेशनको आर्थिक सङ्कलनको क्रममा हाम्रा मजदुरका वाइसियरका अध्यक्ष म मजदुर क्षेत्रका वाइसिएलका अध्यक्ष मोजराज नेउपानेको नेतृत्वमा मिलेर जो व्यापारीले चाहिँ पुलिसलाई खबर गर्यो र त्यहाँ सामान्य रूपमा चाहिँ आर्थिकको बारेमा अथवा चाहिँ सहयोगको बारेमा मात्र छलफल भएको थियो अचानक वडा प्रहरी कार्यालयबाट भेन गरेर चारजना चाहिँ साथीहरूलाई वडा प्रहरी कार्यालयमा लग्यो त्यो कुरो जानकारी भइसकेपछि यो चाहिँ तिन नम्बर क्षेत्रका वाइसिएलका संयोजक कमरे उत्तम र हाम्रो चाहिँ वाइसिएलका इन्चार्ज कमरेड चाहिँ सङ्घर्षको नेतृत्वमा वडा कार्यालयमा पुग्यो त्यहाँ भइसकेपछि सङ्कलनमा चाहिँ गइरहनु भएका कमरेड मधुर लगायतलाई हातपात गरिरहेको देख्दा त्यो त असाध्य पुलिसको ज्यादती भयो भन्ने विषयमा वडा कार्यालयमा अहिले पुलिसको नियन्त्रणमा कमरेड उत्तम कमरेड मधु लगायत छजना चाहिँ नियन्त्रणमै छन् यदि त्यो पुलिसले निस्वार्थ रूपमा छोडेन भने आज दस बजेदेखि हामीले चिताउनु बन्दको जुन अब चन्दा सङ्कलन गर्नुभयो यहाँले गरेको त्यो चन्दा सङ्कलनलाई व्यवसायले भने जबरजस्ती भनेका छन् नि यहाँहरूले जबरजस्ती रूपमा चन्दा सङ्कलन गर्नुभएको जबरजस्ती रूपमा सङ्कलन गरेका छैनौँ अब यो बढी चराई ढङ्गलेबाट एउटा चाहिँ पूर्वकाण्डमा ल्याउनको निमित्त र केही यो कुप्रचार गर्ने तत्त्वहरूले लिएर हुन् त्यहाँ वार्ता संवाद भइरहेको थियो अहिले हामी आन्दोलन एउटा अन्तिम अन्तिम तयारीमा जाँदाखेरि चाहिँ एउटा मित्र धन्यवाद छलफल गर्दा उनीहरूले यो टिका टिप्पणी र यसलाई अझ चाहिँ व्यापक गर्नको निमित्त अब यहाँले कसरी चुनाव सङ्कलन गर्नु गर्नुभयो प्रश्न रूपमा सञ्चार माध्यमबाट भनिदिनुहोस् कि रेडियो मार्फत भनिदिनुहोस् कति जति चाहिँ यहाँले चाहियो भनेर माग गर्नु भएको थियो बाली भएको भन्ने हामीलाई सूचना आइरहेको छ अहिले एउटा सम्मेलन सञ्चालन गर्न छ त्यसकारण त्यही आर्थिक उपार्जन हाम्रो मात्र होइन विभिन्न राजनीतिक पार्टीका सहायक सङ्गठनदेखि भातृ गर्ने यो सबैलाई अवगत भएको कुरो हो अब यसलाई बढी चढाइ गर्ने र त्यो एउटा दमनमा उत्रिने खालको शैलीबाट यो प्रचार गरिरहेका छन् र हाम्रो त्यो ठुलै रकम चौसाई र धारासाई बनाउने सोचका साथ हाम्रो यो प्रक्रिया विगतमा नै थिएन र अहिले पनि त्यो हुँदै होइन यो ढङ्गले उनीहरूले प्रचार गरिरहेका छन् म यो सञ्चार माध्यमबाट के आग्रह गरेँ यहाँ केही अन्य चिजहरूले घर गरेर हुनसक्छ किनभने ऊ व्यापारीका हिसाबले पनि सामान्य र छोटो समयमा प्रशासनसितको लिङ्क र प्रशासनले सामान्य भन्दा सामान्य आर्थिक रूपमा छलफल भइरहँदा अब जुन व्यवसायले नै भनेका छन् कि अब हामीले दुई सयभन्दा बढी दिन सक्दैनौँ उहाँहरूले पाँच हजारसम्म माग गर्नुभयो भनेर व्यवसायबाट नै यो आवाज आएको छ नि हुँदै जाँदा छलफल यो हस्तक्षेप यो त्यसै चाहिँ सञ्चालन भएको हो भन्ने हामीलाई लाग्दैन यहाँ केही विषयवस्तुहरू अब जुन त्यो यहाँका साथीहरूलाई नियन्त्रणमा लिए प्रहरीले त्यसपछि यहाँले एउटा प्रहरी कार्यालय समेत आक्रमण गर्न पुग्नु भएछ आक्रमण गर्नुभएछ दुईजना प्रहरी समेत घाइते भएका छन् भन्ने समाचारहरू पनि यसरी प्रसारण भइराखेका छन् अब प्रहरी कार्यालयमा यहाँको आक्रमण चाहिँ किन फेरि चन्दा सङ्कलन गर्ने अनि प्रहरी कार्यालयमा गएर तोडफोड गर्ने आक्रमणको प्रयास गर्ने उहाँसँगको सम्पर्क टुटेको छ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग हामीले कुराकानी गर्दै थियौँ चन्दा सङ्कन जबरजस्ती चन्दा सङ्कन गरेको भन्दै प्रहरीले सजना वाइसेलका कार्यकर्तालाई पक्राउ गरेपछिको अवस्था अब के रहला भन्ने विषय हामीले कुराकानी गरिराखेका थियौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग र उहाँले भन्दै हुनुहुन्थ्यो बिहान दस बजेसम्म आफ्ना सहकर्मीहरू रिहाई नभए दस बजेपछि जिल्ला बन्दको आह्वान समेत गरेका छन् र ईश्वर सापकोटाले भन्दै हुनुहुन्थ्यो हामीले स्वैच्छिक रूपमा मात्र चन्दा सङ्कलन गरेका छौँ कुनै घुसपेट भएको छ भन्ने उहाँको यो धारणा छ र उहाँको भनाइरहेको छ र व्यवसायले भने दुई सय भन्दा बढी चन्दा दिन नसक्ने र वाइसेल कार्यकर्ताले पाँच हजार रुपियाँसम्म चन्दा मागेपछि व्यवसायले प्रहरलाई खबर गरे र व्यवसायबाट पनि दुई सय भन्दा बढी दिन नसक्ने यी आवासहरू आइराखेको अवस्थामा जबरजस्ती चन्दा सङ्कलन गर्नु कतिको उपयुक्त होला यसले व्यवसायमा र आम सर्वसाधारणमा कस्तो सोचाइ पर्ला यो विषयमा हामी कुराकानी गर्दै थियौँ वाइसेल जिल्ला संयोजक ईश्वर सापकोटासँग प्राविधिक कारणवश हाम्रो सम्पर्क टुटेको छ उहाँसँगको हामी सम्पर्कको प्रयासमा पनि रहेका छौँ र उहाँसँगको सम्पर्क भएको खण्डमा हामी थप कुराकानी गर्ने प्रयासमा पनि रहेका छन् र व्यवसायीले जुन पाँच हजार मागे भनेर प्रहरीले प्रहरीलाई खबर गरेपछि प्रहरीको एकटोली गयो र ती वाइसिएलका कार्यकर्तालाई पक्राउ गरेपछि वाइसिएलका सयौँ कार्यकर्ताले वडा प्रहरी कार्यालयमा पुगेर आक्रमणको प्रयास गरे र त्यस घटनाक्रमपछि वाइसिएल सिद्धवन आन्दोलित बनेको छ र आफ्नो जिल्ला सम्मेलनको नाउँमा चन्दा सङ्कलन गर्नु कुनै एउटा सङ्गठन सङ्घ संस्थाको ले आफ्नो जिल्ला सम्मेलन गर्नको लागि चन्दा सङ्कलन गर्नु कतिको उपयुक्त रहला यो विषयमा हामीले कुराकानी गर्दैथ्यौँ वाइसएलका जिल्ला संयोजक ईश्वर सापकोटासँग आज हाम्रो कुराकानीको क्रम त्यति राम्रो हुन सकिन र पटक पटक सम्पर्कको प्रयास टुटेको छ यसको लागि हामी क्षमा प्रार्थी छौँ र दस बजेपछि दस बजेसम्म पनि आफ्ना सहकर्मीहरूको रिहाई नभई वाइसेल चितवनले जिल्ला बन्दको समेत आह्वान गर्ने चेतावनी दिइसकेको छ यद्यपि क्षेत्र नम्बर दुईको वाइसिएलको प्रथम ऐतिहासिक सम्मेलन पनि आजै हुँदैछ यो बन्दले पनि पक्कै पनि क्षेत्र नम्बर दुईमा हुन गइरहेको जिल्ला सम्मेलनलाई असर पर्ने नै छ यसतर्फ पनि वाइसेल चितवनले सोच्ला नसोच्ला यो दस बजेपछि मात्र थाहा हुनेछ आजको अर्पण बहसमा हामीले चन्दा सङ्कलन जबरजस्ती चन्दा सङ्कलनका विषयमा रहेर कुराकानी गऱ्यौँ र केही कुराकानी जोड्ने मौका पायौँ प्राविधिक कारणवश हाम्रो आज पुरा समय हामीले कार्यक्रम सञ्चालन गर्न सकेनौँ त्यसका लागि फेरि पनि क्षमा माग्न चाहन्छौँ आगामी साता एउटा विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ आजको श्रृङ्खलाबाट प्रविधि संयोजनमा साथ दिने रिजनलाई धन्यवाद दिन चाहन्छु ध्रुवराज छुटिन्छु नमस्कार